एउटा कथा जिन्दगीको श्रृङ्खलाको सोह्रौं तथा अन्तिम कार्यक्रमबाट सुमन खरेलको अभिवादन घर समाजमा विद्यमान केही समस्या र विकृतिहरूलाई प्रकाशमा ल्याउने अभिप्रायले शुरू भएको यस श्रृङ्खलाको अन्तिम कार्यक्रममा आज सुनाउँदैछौ कलाकार मदन दास श्रेष्ठको गीती कथा आजभन्दा तीस वर्षपछि मेरो त्यो विगत मेरो आँखामा झल्झली आइरहेको छ जसलाई म चाहे पनि भुल्न सक्दिन मेरो बा आमाले दुःख चेलो गरी र माया ममतामा म हुर्कँदै थिएँ आमाले घाँस काट्दै गर्दा तिरमा को मान्छेमा बुढेसकालको को पिरमा को मान्छेमा आमाले घाँस काट्दै गर्दा यसरी गाउँको डाँडा पाखा वन जङ्गल उकाली ओह्रालीमा रम्दै म मेरा बुबा आमाको निकै रहरको एक्लो सन्तान त्यो पनि बुढेसकालमा पाएको <laughs> त्यसैले मेरो बाल्यकाल निकै हाई हाईमा बित्यो मलाई त थाहा हुने कुरै भएन तर पछि अलिअलि बुझ्ने भएपछि आमाले सुनाउनु भएको मैले प्राय भुइँमा बस्नु पर्दैन थियो अरे बुबा आमा काका काकी दाजु या दिदी कसैले कसैले बोकिहाल्नुहुन्थ्यो अरे म त्यति बेला सबैको प्यारो भगवानको प्रसाद सम्झेर होला मेरो नाम पनि प्रसाद राखियो त्यस बेला स्कुल जाने प्रचलन पनि त्यति थिएन खानदानी परिवारका छोराहरू मात्रै जान्थे स्कुल पनि टाढा थियो तर मेरो बुबाले मलाई स्कुल पठाउनु भयो दिन रात गरेर समयले आफ्नो पखेटा चाल्दै रह्यो म पनि माया ममता र शिक्षाको त्रिवेणीमा रहँदै गएँ एक दिनको कुरा हो म त्यति बेला दस वर्षको थिएँ कुराहरू बुझ्ने र सम्झने भइसकेको थिएँ एक्कासी सपनासरी मेरो सुन्दर संसारमा पर्दा लाग्यो ममा एउटा वज्रपात पर्यो केही समयको बिमारीपछि मेरो बुबा बित्नुभयो बिरामी भएको त याद छैन तर राति राति खोकेको चाहिँ कहिले काहीँ सुन्थे कहिले काहीँ भने आमा उहाँको घोडामुनि बसेर रोएको याद छ मलाई सायद रोगले च्यापेको रहेछ त्यसपछि स्वाभाविक रूपमा मलाई बुबाको अभाव खड्किन थाल्यो त्यो दरिलो मायाको आवश्यकता महसुस हुन थाल्यो मलाई आमा चाहिँ धेरै रुनुहुन्थ्यो तर म सम्झाउन सक्ने भइसकेको थिएन बुबाको स्वर्गवाससँगै मेरो पढाइ पनि रोकियो त्यसको एक वर्षपछि जब अर्को एउटा घटना घट्यो त्यसले भने मेरो सारा खुसीहरू उडाएर लग्यो यो संसारमा मलाई पाइला टेकाउने मेरो जीवनको एकमात्र आधार मेरी ममतामय आमाले पनि यो संसार छोड्नुभयो म त एक्लो भने यो बिरानो संसारमा आमाको बिछोडमा मुटु चिया चिया भयो मनलाई सम्हाल्नै सकिन मुटुभरि आमाको मायाले मैले भुल्नै सकिन भुल्नै सकिन 빌어요진 듯간 있고 사하라요 बुबा आमा दुवैजना बितेपछि मेरो सहारा भनेकै काका र काकी भने आमा बितेको दुई चार महिनासम्म त उनीहरूले मलाई निकै माया गरे म रुदा पनि काखमा राखेर फुलाए काखैमा राखेर आफ्नै हातले खाना खुवाए तर जब समय बित्दै गयो तब उनीहरू आफ्नो असली रूप देखाउन थाले काका त राम्रै व्यवहार गर्थे तर काकी भने गाली गर्ने झर्किने र खाना समेत आफ्ना छोराछोरीलाई र मलाई फरक दिने गर्ने गर्थिन् पछि पछि त निकै नराम्रो व्यवहार गर्न थालिन् बेला बेलामा मेरै कारणले काका र काकीको नराम्रोसँग झगडा पनि पर्न थाल्यो हुन त संसारका सबै महिलाहरू त्यस्ता हुँदैनन् तर मेरी काकी भने निकै दयाहीन साबित भइन् काकीको त्यो व्यवहारले मलाई भत भत्ती पोल्न थाल्यो मेरो बाल मस्तिष्कमा नराम्रो चोट पुग्यो अतीतको बाआमाको सम्झनाले मुटु फुट्ला जस्तो हुन्थ्यो ती अतीत सम्झेर भक्कानिन्छ यो मन अनि म एक्लै एक्लै बसेर रुनु बाहेक विकल्प नै थिएन बुबा र आमालाई सम्झने गर्थे बा माया र सुखमय बाल्य अवस्था सम्झने गर्थे आमा र काकीको व्यवहारलाई तुलना गर्थे जति नियन्त्रण गर्दा पनि आँसु थामिँदैन थियो मेरा हरेक दिनहरू पीडा बोकेर उदाउँथे हरेक साँझहरू पीडा नै बोकेर सुस्ताउँथे काम अलि धेरै गर्नुपर्थ्यो त्यसमाथि काकीको त्यो व्यवहार म सहाराविहीन टुहुरो रुँदै यो सबै सहनु बाहेक कुनै विकल्प देख्दैनथे एक दिनको कुरा हो म खेतमा बसेर रुँदै थिएँ पेट पोखै थियो गाउँको म जत्रै साथी आयो कृष्ण कृष्णले म रुनुको कारण सोध्यो मैले पनि पहिलोपटक मनको बह पोख्न पाएकोले सबै कुरा भनिदिए रुँदै रुँदै भने कृष्ण पनि म सँगसँगै रुन थाल्यो र भन्यो हेर प्रसाद मलाई पनि यो गाउँमा बस्न पटक्कै मन छैन बुबा र आमा सधैँ झगडा गर्छन् बुबा सधैँ रक्सी खाएर आउनुहुन्छ अनि आमा र मलाई पिटिरहनुहुन्छ साह्रै रुन मन लाग्छ बरु यसो गरौँ प्रसाद हामी दुईजना भागेर काठमाडौँ जाउँ एउटा न एउटा काम कसो नपाइएला मैले सोधेँ काठमाडौँ पुग्ने चाहिँ कसरी नि कृष्णले भन्यो एक त हामी सानो मान्छे गाडी भाडा नै लाग्दैन नि अर्को कुरा म बुबा आमाको सिरान मुतिर हेर्छु अनि अलिअलि पैसा कसो नभेटिएला पीडा अवहेलनाको मारले विक्षिप्त बनेको मेरो मस्तिष्कले कृष्णको प्रस्ताव सही लाग्यो त्यसको भोलिपल्ट भालेको डाकसँगै हामीले त्यो गाउँ सदाको लागि छाड्यौं कहाँ जाने के गर्ने के खाने के गर्ने केही थाहा थिएन तर हामी स्वतन्त्रताको खोजीमा निस्क्यौं अरू केही नभए पनि हाम्रो लागि एउटा ठूलो चौतारी खुल्ला छ भन्ने विश्वास थियो मनमा त्यो हो हाम्रो देश राजधानीका सडक र पेटीहरू जहाँ हामी जस्तै सयौं बाल बालिकाहरू रहेका छन् जिन्दगी के सोचेका थियौं के भयो खै सहर यो राजधानी त झन् अत्यास लाग्दो कहाली लाग्दो ठाउँ रहेछ यहाँ त कुकुरको महत्व हुँदो रहेछ मानिस हाम्रो केही अस्तित्व नै छैन हाम्रो जिन्दगी जिन्दगी नै रहेनछ अब हामीले यो सहरमा कति बौतारिनु पर्ने हो केही केही निश्चित छैन कति वर्ष बाल श्रमिक बनेर बाँच्नु पर्ने हो खै खै हाम्रो भविष्य पना भरी सुख देना जिंदगी को पाना भरी सुख देना सुन्दै हुनुहुन्थ्यो कलाकार मदन दास श्रेष्ठको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको श्रृंखलाको अन्तिम कार्यक्रम आज प्रस्तुत भएका गीतका गीतकारहरू एक नारायण राज भण्डारी तुलसी घिमिरे र भैरवनाथ रिमाल संगीतकारहरू थिए एक नारायण राज भण्डारी रञ्जित गजमेर र नारायण गोपाल अनि गायक गायिकाहरू शिशिर योगी नारायण गोपाल र फतेमान यो श्रृङ्खलाबारे यहाँहरूका प्रतिक्रियाहरूको अपेक्षा राख्दछौ साथै श्रृङ्खला निर्माणमा सहयोग पुर्याउने सबै सबैप्रति आभार व्यक्त गर्दछु भन्छन् नि दैवले साँचे कालले बाँचे फेरि अर्को श्रृङ्खला लिएर कहीँ कतै उपस्थित हुने नै छु आजको लागि सुमन खरेलको नमस्कार सुन मुखमा जाई भन्न को बोल्न सकिँदैन जिन्दगीको को पाना भरी सुख भेटिँदैन